नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ अहिलेसम्मका मुख्य मुख्य समाचारका शीर्षकहरूबाट ए नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दै केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड पदाधिकारी नियुक्ति लगायतका विषयमा छलफल हुने निर्वाचन कानून र निर्वाचनको मिति घोषणाका विषयमा छलफल गर्दा मन्त्री परिषदको बैठक बस्ने चुनाव सम्बन्धी अध्यादेश सिफारिसका लागि मन्त्री परिषदका अध्यक्ष रेग्मीद्वारा निर्वाचन आयोगसँग छलफल मापदण्ड नबनाई सुनचाँदी पसलको अनुगमनको विरोधमा चितवन लगायत देशैभरको सुनचाँदी पसल अनिश्चितकालको लागि बन्द यो हप्ताको अन्तिम समयमा मनसुन सुरु हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान र गोर्खाको फुटबलमा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 दिनुभयो महराको प्रतिवेदनमा पदाधिकारी र स्थायी समिति सदस्य संख्या संगठनात्मक जिम्मेवारीका विषयमा उल्लेख गरिएको छ आजको बैठकमा मधेसी नेताहरूले आफ्नो मागका विषयमा पनि कुरा राख्ने भएका छन् हिजो बसेको मधेस ब्युरोको बैठकले रामचन्द्र झालाई मात्र स्थायी समिति दिन नहुने पोलिट ब्युरो केन्द्रीय समितिसम्म मधेसी नेताको सहभागिता सुनिश्चित हुनुपर्ने लगायतको माग तय गरेको छ आजको बैठकमा ब्युरो इन्चार्ज हरिबोल गजरेले प्रस्ताव पेश गर्ने ए माओवादी नेता रामकुमार शर्माले जानकारी दिनुभयो यसैबीच केन्द्रीय समितिको बैठक अघि बिहान पदाधिकारीको बैठक बस्दैछ पदाधिकारी बैठकले कार्यविभाजन र पदाधिकारी चयनका विषयमा टुङ्गो लगाउने बताइएको छ सरकारले चुनावको लागि आवश्यक ऐन कानूनको अन्तिम टुङ्गो लगाउने तयारी छ चुनाव सम्बन्धी अध्यादेश सिफारिसका लागि मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचन आयोगसँग छलफल थाल्नु भएको छ रेग्मी निवास बालटारमा शुरू भएको छलफल निर्वाचन कानून र संविधान सभा चुनावको मितिका विषयमा केन्द्रित रहेको रेग्मीको निजी सचिवालयले जनाएको छ दलहरूबीच थ्रेस होल्ड उम्मेद्वारको योग्यता लगायतका विषयमा लामो समय विवाद भएपछि दलहरूकै आग्रहमा सरकारले निर्वाचन कानूनको टुङ्गो लगाउने तयारी गरेको हो निर्वाचन आयोगसँग सम्मको छलफलको आधारमा आज बस्ने आज दिउँसो बस्ने मन्त्री परिषद बैठकले अध्यादेश सिफारिस गर्ने तयारी छ सरकारले निर्वाचन कानूनलाई अन्तिम रूप दिने विषयमा छलफल गर्ने भएको छ आज बस्ने मन्त्री परिषदको बैठकले निर्वाचन कानून र निर्वाचनको मिति घोषणाका विषयमा छलफल गर्दैछ सरकारी वार्ता टोलीका सदस्यले दलहरूसँग भएको वार्ताका विषयमा जानकारी दिएपछि असन्तुष्ट दलहरूसँगको वार्ता र निर्वाचन कानूनका विषयमा सरकारले धारणा बनाउने मन्त्री परिषद स्रोतले जनाएको छ दलहरूले थ्रेसोड लगायतका विवाद समाधान गर्न नसकेपछि सरकारलाई नै कानून टुङ्गो टुङ्गो लगाउने जिम्मेवारी दिएका छन् निर्वाचनको मैते घोषणा र निर्वाचन कानूनलाई अन्तिम रूप भने दलहरूसँगको छलफलपछि मात्र दिने सरकारको तयारी छ आजको बैठकमा अन्य मन्त्रालयगत एजेन्डाका विषयमा पनि छलफल हुनेछ मन्त्री परिषद बैठक दिउँसो तीन बजेको लागि बोलाइएको छ सुनचाँदी व्यवसायीहरूले वाणिज्य विभागले गलत नियत राखेर सुनचाँदी पसलमा हस्तक्षेप बढाएको भन्दै आन्दोलन शुरू गरेका छन् कृत्रिम अभाव पैदा गरे सुनचाँदी बजारमा कार्टेलिक भएको भन्दै वाणिज्य विभागले व्यवसायमाथि निगरानी गर्न थालेपछि हिजोबाट उनीहरू सरकार विरूद्ध आन्दोलनमा उत्रिएका हुन् आज पनि उनीहरूले पसल नखुल्ने जनाएका छन् नेपाल राष्ट्र ब्याङ्कले निर्देशन गरे अनुसार विभिन्न वाणिज्य ब्याङ्कबाट आयात हुने दैनिक बीस किलो सुनचाँदी व्यवसाय महासंघले उठाएको छैन भने सुनचाँदीको मूल्य पनि निर्धारण गरेको छैन नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न साकेले सरकारले एकतर्फी तरिकाले अव्यवहारिक मापदण्ड बनाएकाले आन्दोलनमा उत्रन बाध्य भएको दावी गर्नुभयो आज दिउँसो पत्रकार सम्मेलन गरी थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उहाँले चेतावनी दिनुभयो ललितपुरको हात्तीवनमा गैराती दुई ख पाँच शून्य एक सात नम्बरको पानी ट्याङ्कर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ट्याङ्कर चालक पैँतिस वर्ष सुमन पुरी उहाँकै श्रीमती कविता र सहचालक उन्नाइस वर्ष कृष्ण तमाङ घाइते भएका हुन् घाइते कविता पुरीको अवस्था गम्भीर छ घाइते सबैको ललितपुरको बिएनबी अस्पतालमा उपचार भइरहेको छ तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीको अनुमान छ चट्याङको कारण लमजुङको चिती गाविस आठ हटियामा तीनजना घाइते भएका छन् हिजो साँझ परेको चट्याङको कारण स्थानीय चौबिस वर्षीय सम्झना नेपाली चालिस वर्षीय बाटुली नेपाली र छत्तीस वर्षीय बिन्दु बिक घाइते भएका हुन् उनीहरूमध्ये सम्झना सम्झना नेपालीको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा र बाटुली र बिन्दुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ यो हप्ताको अन्तिम समयमा मनसुन सुरु हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार बंगालको खाडीमा न्यून चापीय क्षेत्रको विकास राम्रोसँग हुन नसकेकाले मनसुन सुरु हुन ढिलाइ भएको हो मनसुन सुरु हुन आवश्यक पर्ने अरू सबै संकेत भने केही दिन अघिदेखि नै देखिएको मौसमविद सुभाष रिमालले जानकारी दिनुभयो अब केही दिनमा नै पूर्वी क्षेत्रबाट मनसुन सुरु हुने उहाँले बताउनुभयो मनसुन पूर्वको समयमा भारी वर्षा भए पनि मनसुन सुरु हुने समयमा भने पानी पर्ने क्रम घटेको छ वर्षा कम हुने बित्तिकै देशभर गर्मी बढेको छ अघिल्लो हप्ता झरी परेको बेला काठमाडौँको अधिकतम तापक्रम उनातिस डिग्री सेल्सियससम्म पुगेकोमा त्यसपछि भने तीस डिग्री नाग्न थालेको छ काठमाडौँमा बुधबारको अधिकतम तापक्रम एकतिस डिग्री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 आजको खेलको विजेताले उपाधिका लागि आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ आर्मी जो बोयज युनियनलाई तीन शून्यले हराउँदै फाइनलमा पुगेको हो र आइसिसी च्याम्पियन्स ट्रफीमा गएर न्युजिल्याण्ड अस्ट्रेलियाले अङ्क बाँडेका छन् पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले आदम भोक्सको एकात्तर र जर्ज बेलीको पचपन्न रनको मद्दतले आठ विकेटको क्षतिमा दुई रन बनायो न्युजिल्याण्डका लागि मेसेल म्याक्लेन घमले सर्वाधिक चार विकेट लिए जवाफी ब्याटिङ थालेको न्युजिल्याण्डले दुई विकेटको क्षतिमा पन्ध्र ओभरमा मात्र एकाउन्न रन जोडेको अवस्थामा पानी परेपछि दुवै टोलीले अङ्क बाँडेका हुन् आज श्रीलङ्का र इङ्ल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ खेल बेलुकी पाउने छ बजे सुरु हुनेछ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक ए नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दै केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड पदाधिकारीको नियुक्ति लगायतका विषयमा छलफल हुने निर्वाचन कानून र निर्वाचनको मिति घोषणाका विषयमा छलफल गर्न मन्त्री परिषद बैठक बस्ने चुनाव सम्बन्धी अध्यादेश सिफारिसका लागि मन्त्री परिषदका अध्यक्ष रेग्मीद्वारा निर्वाचन आयोगसँग छलफल मापदण्ड नबनाई सुनसादी पसलको अनुगमनको विरोधमा चितवन लगायत देशभरको सुनसादी पसल अनिश्चितकालीनको लागि बन्द यो हप्ताको अन्तिमसम्ममा मनसुन शुरू हुने जल तथा मौसम महाशाखाको अनुमान र गोर्खाको फुटबलमा आज त्रिष्ठा र मनाङ वर्षाङले भिड्ने आइसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत गैराटेको खेलमा न्युजिल्याण्ड र अस्ट्रेलियाले अङ्क बाँडे हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार